वडा सचिव भीमबहादुर घरतीले जानकारी दिनुभयो कार्यक्रम गलकुत प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष तथा गलकुत नगरपालिका वडा नम्बर पाँचका वडाध्यक्ष नारायण ध्वज मल्लको अध्यक्षता ग्रामीण स्वास्थ्य सुधार परियोजनाका बियुङ भा, नारायण भारीको सञ्चालनमा सम्पन्न भएको थियो चमुवा आधारभूत विद्यालय गलकोट नगरपालिका वार्ड नम्बर चारमा नतिजा प्रकाशन तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ चमुवा आधारभूत विद्यालयमा प्रथम त्रैमासिक परीक्षाको नतिजा प्रकाशन तथा अभिभावकसँग अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको हो कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मुकुन्द सुवेदी अभिभावक तर्फबाट इन्द्रा सुवेदी जुना सुना र कोपिला खतले सुझाव र सल्लाह राख्नुभएको थियो कार्यक्रममा प्रत्येक कक्षाका प्रथम द्वितीय र तृतीय हुने विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो कार्यक्रम शिक्षक शिक्षक अभिभावक सङ्घका अध्यक्ष खिमला सुवेदीको अध्यक्षता शिक्षक सुवेदीको स्वागत तथा शिक्षक नवीन सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो बालबालिकामा गरेको लगानी ल्याउँछ सुनौलो बिहानी भन्ने उसको उद्घोषका साथ बालमैत्री स्थानीय शासन नीतिगत अवलम्बन तथा घोषणा सम्बन्धी वडा स्तरीय अभिमुखीकरण कार्यक्रम आज गलकोट नगरपालिका वडा नम्बर आठको कार्यक्रम कार्यवासमा सम्पन्न भएको छ कार्यक्रममा बोल्दै गलकोट नगरपालिकाकी नगर उपप्रमुख रेणुका काउचारले बालबालिका अधिकारहरू स्थापित गर्न स्थानीय शासन सञ्चालनमा बालबालिकाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न बालमैत्री स्थानीय शासन सहितको नगरपालिका पालिका घोषणा गर्न लागि बताउनुभयो उहाँले बालबालिकाका अधिकार सुनिश्चित गर्नको लागि बालमैत्री स्थानीय शासन सहितको नगरपालिका घोषणा गर्नुपर्ने बताउनुभयो उहाँले बालमैत्री नगरपालिका निर्माण गर्न सबैले आफ्नो ठाउँबाट सहयोग गर्न आग्रह समेत गर्नुभयो कार्यक्रममा गलकोट नगरपालिकाका नगर शिक्षा अधिकारी रुद्रनारायण सापकोटाले कार्यक्रमको बारेमा आवश्यकताबारे प्रश्न पार्नु भएको थियो कार्यक्रममा गलकोट नगरपालिका वडा नम्बर आठलाई आगामी वर्ष दुई हजार अठहत्तर साल मङ्सिर मसान्तसम्म बाणमतीवटा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 घुम्न भन्दै थियो यो कोरोना त्यही माथि महँगाई कसले टिकट बनाइदिन्छ र म त भो आउँदैनौ भन्दै किन नजानु ढुक्क भएर जानु न काठमाडौँमा रहेको प्यानकोलिन ट्राभल्सले विदेशको जुनसुकै ठाउँमा जान र आउनको लागि बाह्र प्रतिशत छुटमा टिकटको व्यवस्था टुरिस्ट र डिपेन्डेन्ट भिजाको लागि सहजीकरण गर्नुका साथै यहीबाट विदेशमा होटल बुकिङको व्यवस्था लगायतका थुप्रै सुविधाहरू दिइरहेको छ नि सेवाहरू USA Europe UK Canada Japan Australia China South Korea South Africa Hong Kong Bharat Dubai Malaysia लगायतका देशहरूको जुनसुकै स्थानमा जान र आउनका लागि बाह्र प्रतिशत छुटका साथ टिकटको व्यवस्था helicopter charter special holiday package राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान सँगै होटल बुकिङ हवाई कारको मार्फत सामान ओसार पोसारको व्यवस्था डिपेन्डेन्ट तथा टुरिस्ट भिजाको लागि सहजीकरण गर्नुका साथै गाडी रिजर्भ पनि व्यवस्था छ टिकट बुकिङको लागि सम्पर्क नम्बर मोबाइल अन्ठानब्बे पाँच एघार अठार आठ सय त्रिसठी फोन शून्य एक चार दुई तिन तिन नौ शून्य पाँच Suresh Khatri managing director Pengoling travels private limited Putali Sadak Kathmandu सस्तो सुलभ र सहज रूपमा अझै टिकट बुकिङ गरी फाइदा उठाउनुहोस् गलकोट खबरमा छोटो व्यवसायिक विश्रामपछि फेरि खबरकै सिलसिला जनतालाई युग सुहाउँदो सेवा दिन र प्रविधि मैत्री सरकार सञ्चालन गर्न भन्दै हरेक सरकारी कार्यालय तथा स्थानीय तहले वेबसाइट सञ्चालनमा ल्याएका छन् तर बागलुङ जिल्लाका पालिकाको वेबसाइट अपडेट हुन नसकेको पाइएको छ आफ्नो नयाँ कार्यक्रम र गतिविधिलाई पारदर्शी सेवा र सूचनामूलक बनाउन सबैजसो कार्यालयको वेबसाइट बनाइए पनि बागलुङका अधिकांश स्थानीय तहले आफ्ना वेबसाइट अपडेट गरेका छैनन् जिल्लाको सबैभन्दा महत्त्वपूर्ण कार्यालयको रूपमा रहेका रहेको जिल्ला प्रशासन कार्यालयले समेत आफ्नो वेबसाइटमा अपडेट नगरेको पाइएको छ जिल्लाका अधिकांश स्थानीय तहले विभिन्न प्रतिवेदन विद्युतीय सुशासन सूचना र जानकारीमूलक विवरण उल्लेख गरेका छैनन् अझ कतिपय स्थानीय तहले आफ्नो वेबसाइटमा निर्वाचित जनप्रतिनिधिको समेत विवरण राखेका छैनन् सूचना र सञ्चारको युगमा वेबसाइट खोल्दा स्थानीय तहको सबै विवरण शीर्षक अनुसार हुनुपर्नेमा सामान्य अपडेट मात्रै गरेको पाइएको छ जिल्ला प्रशासन कार्यालय बागलुङको वेबसाइटमा जिल्लाका सरकारी कार्यालय प्रमुखहरूको विवरणमा प्रमुख जिल्ला अधिकारी गौलोचन सैजुको नाम छ जिल्ला प्रशासनमा प्रमुख जिल्ला अधिकारी सुरेश नेउपाने आएको पनि चार महिना बितिसक्यो यस विषयमा जानकारी लिँदा प्रमुख जिल्ला अधिकारीले केही अपडेट नभएको भए सच्याउने प्रतिबद्धता जनाउनुभयो प्रतिक्रिया लिए लगत्तै अहिले सरकारी कार्यालय प्रमुखहरूको नामावली विवरण नै हटाइएको छ बागलुङका धेरैजसो स्थानीय तहका वेब पेजमा ओडागत प्रोफाइल विवरण सामाजिक सुरक्षा मासिक चौमासिक आय व्यय वार्षिक प्रगति प्रतिवेदन लगायतका विवरण भने अपडेट नै गरिएको छैन केही अपडेट गरिए पनि पूर्ण छैनन् वेबसाइट अपडेट नहुँदा सामान्य सूचना निर्णयका लागि पनि स्थानीय तह र सरकारी कार्यालयसम्मै पुग्नुपर्ने बाध्यता छ हरेक स्थानीय तहमा वेबसाइट अपडेट गर्ने कर्मचारी भए पनि अपडेट नगरी तलब मात्रै खाएर बसेको सेवाग्राही गणेश शर्माले गुनासो गर्नुभयो निसीखोला गाउँपालिकाको वेबसाइटमा सामान्य जनप्रतिनिधि र ओडाको विवरण बाहेक अन्य कुरा वेबसाइटमा राखिएको छैन निसीखोला गाउँपालिकाको वेबसाइट साइड तीन महिना अघिसम्म खुल्दै नखुल्ने समस्या थियो पछिल्लो समय त्यसमा सुधार गरेर बल्ल वेबसाइट अपडेटमा लागेको निजीखोला गाउँपालिका सूचना अधिकारी प्रविधि अधिकृत नारायण पौडेलले बताउनुभयो पौडेलले भन्नुभयो सामान्य अपडेट त गरेका छौँ आय व्याय विवरण सामाजिक सुरक्षा भत्ता तथा पञ्जीकरणको विवरण प्रशासनबाट नआएका कारण अपडेट नभएको हो अहिले निसिखोलाको मोबाइल एप समेत रहेको पौडेलको भनाइ छ तर वित्तीय सुशासनभित्र पर्ने कुनै पनि कुरा अपडेट नभएको भएको पाइएको छ नागरिक वडा पद समेत अपडेट छैन जिल्लाको गलकुट नगरपालिकाको वडा अध्यक्षहरूको समेत विवरण राख्न नसकेको सकेको छैन वडा कार्यालय र सम्पर्क नम्बर राखे पनि एघारवटै वडाको सम्पर्क नम्बरमा फोन गर्दा रजिस्टर गरिएको छैन भन्ने जवाफ आउँछ नगर प्रोफाइल जस्ता सामग्री समावेश गरेको गलकुट नगरपालिकाको वेबसाइटमा नगर प्रमुख उपप्रमुख र केही उच्च कर्मचारी बाहेक जनप्रतिनिधि वडा अध्यक्ष तथा सदस्यहरूको कुनै विवरण पाइएको छैन यस विषयमा नगरका प्रवक्ता तथा वडा नम्बर दुईका वडा अध्यक्ष हेमन्त भण्डारीले वडा अनुसार वडा अनुसार नम्बर निकाल निकाले पनि केही समयपछि प्राविधिक समस्या आउँदा सञ्चालनमा ल्याउन नसकेको बताउनुभयो रजिस्टर नगरेको नम्बरको विवरण राखेको नगरपालिकाले कुनै पनि वडा अध्यक्ष तथा सदस्यहरूको सम्पर्क हुने खालको नम्बर राखेको छैन भण्डारीले तत्कालै वडा अध्यक्ष तथा सम्पर्क नम्बर वेबसाइटमा राख्ने राख्न भनेको बताउनुभयो वडा बागलुङ नगरपालिकाको वेबसाइटमा झन् धेरै कुरा अपडेट छन् जैमिनी नगरपालिकाको वेबसाइटमा घटना दर्ता सामाजिक सुरक्षाको विवरण छैन तर विज्ञापन कर वडापत्र जनप्रतिनिधिको विवरण अपडेट छ बरेङ गाउँपालिकामा अधिकांश कुरा अपडेट भए पनि घटना दर्ताको विवरण छैन ताराखोला गाउँपालिका तमानखोला गाउँपालिका बडीघाट गाउँपालिका ढोरबाट नगरपालिका र काठीखोला गाउँपालिकाको वेबसाइट समेत सामान्य अपडेट मात्रै छन् घटना दर्ता सामाजिक सुरक्षा विद्युतीय सुशासन लगायतका विषय वेबसाइटमा राखिएको k e g u s a i n a बागलुङकै एक सहकारीले मानव सेवा आश्रमलाई सहयोग गरेर आफ्नो स्थापना दिवस मनाएको छ सदरमुकाममा सञ्चालित साझा कृषि सहकारी संस्थाले आफ्नो छैठौँ स्थापना दिवस मानव सेवा आश्रममा आश्रमलाई सहयोग गरेर मनाएको हो सहकारीहरू नाफामुखी मात्र होइन सेवामुखी पनि हुनुपर्छ भन्ने मान्यताका साथ सहकारीले बागलुङमा सञ्चालित मानव सेवा आश्रमलाई खाद्यान्न सहयोग गरी स्थापना दिवस मनाएको जनाएको छ आश्रमका लागि आवश्यक पर्ने चामल तेल नुन आलु दाल मसला गरी दस हजार बराबरको खाद्यान्न सहयोग गरिएको संस्थाका सचिव सचिव शिवप्रसाद आचार्यले जानकारी दिनुभयो सामग्री संस्थाको सञ्चालक समितिका अध्यक्ष मोहन महट उपाध्यक्ष बेलबहादुर थापा सचिव शिवप्रसाद आचार्य लगायत अन्य सञ्चालक सदस्य लेखा समितिका सदस्य र कर्मचारीहरूले आश्रमका सञ्चालक विपना तामाङले हस्तान्तरण गरेका थिए कार्यक्रम सहकारीका सञ्चालक समिति अध्यक्ष मोहन महतको अध्यक्षता उपाध्यक्ष बेलबहादुर थापाको स्वागत तथा लेखा समिति सदस्य ताराप्रसाद शर्माको सञ्चालनमा सम्पन्न भएको थियो गत भदौको सत्र गते बाढी र पहिरोले सिङ्गो बस्ती बगाएपछि उद्धार र राहतका लागि पुगेका गृहमन्त्री रामबहादुर थापा सहितका मन्त्री र नेताहरूले ढोरपाटनको बस्ती बसाल्ने घोषणा गरे कतिपयले एकीकृत बस्तीको कुरा गरे भने कतिपयले पीडितको जग्गा जता छ त्यतै बस्ती बसाल्ने योजना सुनाए तर घोष त्यो घोषणाको छ महिना पुग्नै लाग्दा ढोरपाटनका पीडित भने चिसो भुइँमै बस्न बाध्य छन् घर बनाउने ठेगा नभएपछि छापर बनाएर बस बस्न बाध्य भएका छन् ढोरपाटन नगरपालिका वार्ड नम्बर नौ स्थित भोजीखोलाको बाढी पहिरोले घर खेत र परिवारका सदस्य बगाएपछि उनीहरूको बिचल्ली भएको हो आश्वासन दिएकाहरूले भने अझै घर बनाउन सहयोग समेत गरेका छैनन् पहिलो लगत्तै धेरै दाता र सहयोगीबाट खाद्यान्न र लत्ता कपडा सहयोग पाएका उनीहरूले दिगो बसाइका लागि भने अनुदान पाउन सकेका छैनन् पटक पटक पीडित भेट्न गएका मन्त्रीहरूले बस्ती बसाल्ने घोषणा गरेका थिए तर अहिलेसम्म बस्ती बसाल्ने विषयमा ठोस पहल नभएको स्थानीयले गुनासो गरे सहयोग त धेरैले गर्ने सुनाए अहिलेसम्म सहयोग गर्ने गरी कोही आएको छैन सरकारी तहको सहयोग पनि अझै आइसकेको छैन वडा अध्यक्ष हरिबहादुर घरती मगरले भन्नुभयो अहिलेको चिसोमा उनीहरूले न्यानो गरी बस्न नपाएकोले धेरैलाई विश्वास पनि छैन पीडितले अहिले पनि जाडो खेपेर छाप्रामा बस्न बाध्य भए गरेका हुन् पहिरो पीडितलाई सहयोग गर्न जिल्लाबाटै निर्वाचित सांसदहरू समेत अगाडि नदेखेको गुनासो समेत उनीहरूले गरे पहिरो खसेको एक दुई दुई एक दुई दिनमै नगर प्रमुख देवकुमार नेपालीले पनि घर बनाइदिने घोषणा गरेका थिए गृहमन्त्री थापासँगै पुगेका राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख समेत एकीकृत बस्तीको कुरा पनि सुनाएका थिए अहिले नेपालीले नगरको मात्र र एक एकल रकम नभई सङ्ग्रह प्रदेशबाट आउने सहयोग नपाएर काम गर्न नसकेको बताउन थालेका छन् माथिको बजेट आएको छैन त्यसैले दिगो घर बनाउने योजना सुरु गर्न नसकेको छैन नेपालीले भन्नुभयो यो वर्ष काम थालेर पीडितलाई बस्ने व्यवस्थापन गर्छौँ पीडित भने चिसोमा चिसो भुइँमै बस्नुपर्ने छाप्रमा बस्दा झरी पर्दा बिजोक हुने अवस्थामा छन् भोजीखोलाको बाढी पहिरोले किनारको एक सय छब्बिस घर बगेको तथ्याङ्क थियो घटनामा दुई बाइसजनाको मृत्यु भएको थियो भने अझै पन्ध्रजना हराएका छन् कतिपयले आंशिक क्षति भएका घर मर्मत गरेर बसेका छन् मर्मत गरे पनि बर्सातमा फेरि जोखिम हुने खतरा समेत छ पूर्ण क्षति भएका पीडितहरू भने कता बस्ने भन्ने यकिन गर्न सकेका छैनन् आफ्नै जमिन भएकाले घर बनाउने योजना बनाएका छन् कतिपयको जमिन छैन त्यसैले अर्काको बारीमा छाप्रो बनाएर बसेका हुन् दिगो बस्तीका लागि के गर्ने भन्ने अझै अनिल भएको पीडित हुमकुमार विकले